साप्ताहिक श्रृङ्खला एउटा कथा जिन्दगीको बाट सुमन खरेलको अभिवादन गीती कथाका पुराना प्रस्तोताहरूलाई पनि यस श्रृङ्खलामा ल्याउने हाम्रो प्रयास रहिआएको छ त्यही मेसोमा आज हामीले राज पाण्डेलाई ल्याएका छौं उनी झण्डै बीस वर्षपछि पहिलो पटक यो गीती कथा मार्फत रेडियोमा बोल्दैछन् प्रस्तुत छ राज पाण्डेको लेखन तथा प्रस्तुतिमा एउटा कथा जिन्दगीको लहर यो मनमा चल्छ कहिले आधी चल्छ आँखामा पानी किन भन मनमा आगो जब भोलिको बिहान फेरि कति दर्दनाक भयावह अभिशापूर्ण हुने हो थाहा छैन तर त्यति त थाहा छ फेरि केही छिमेकीहरू छन् र भन्ने छन् साँझसम्म अगेनामा खेलिरहेको कान्छा बिहानै आँखै नखोली अया आथा केही नभनी अलिकति मुखबाट फिज मात्र निकाली कसरी बित्यो कान्छाको नाटकीय पाराले बित्नु कुनै दुर्घटना र कुनै रोग लागेर नभई मेरै जहान बोक्सी भएर उसैले डसेर मारी भन्ने छन् अरू त अरू अरू त अरू गाउँलेहरू अनपढ नै छन् अज्ञान छन् केही बुझ्न सक्दैनन् तर छिमेकीका रामदाई त थिए नि उनी त चार चार वर्ष कुवेतमा काम गरेर आएका यस्ता तन्त्र मन्त्र बोक्सी जस्ता कुरा नपत्याउनु पर्ने हो र अरू छिमेकीहरूलाई सम्झाइदिनु पर्ने हो यस्तो अवस्थामा पनि उनी किन चुप लागेर बसिरहेका छन् अरूको अज्ञानतामा उनी पनि किन अप्रत्यक्ष रूपमा सघाइरहेका छन् एक मनले तुरन्तै रामदाई कहाँ गएर गाउँलेहरूलाई सम्झाइदिनु पर्यो भनेर भन्न जाउँ कि जस्तो लाग्छ फेरि यति राति घरबाट बाहिर निस्कँदा भाग्न लाग्यो भनेर गाउँलेहरूले जम्मा भएर सास बाँकी रहन्जेल कुट्ने हुन् कि दोधार मे रात बित्न लागिसकेको छ तर कुखुरा बाँच्न भने थालिसकेको छैन कहिले प्रश्नलाई पनि प्रश्न छ मेरो राम्री छैन धेरै काली छे ठुला आँखा लोग्ने मान्छे जस्तो कद भएको छ फुटे छे त्यसो त ऊ आफ्नो जहान परिवार मात्र होइन छरछिमेकी र अरूहरूसँग पनि राम्रै व्यवहार गर्थे गाउँघरमा जसलाई जे अप्ठ्यारो परे पनि सघाउने जान्थे एक किसिमले ऊ सामाजिक कार्यकर्ता जस्तै थिए अझ पल्लो घरे हर्केले रक्सी धुकेर स्वास्नी कुटेर रगत पक्ष पार्दा उनी हर्के दाईलाई सम्झाउन गएकी थिए र कयौं महिनासम्म हर्के दाईकी जहानलाई स्याहार सुसार गरेकी थिए त्यस बखत हर्केकी स्वास्नीले दिदी तिमी त मेरै आमा सहर भयो अघिल्लो जन्ममा तिमी मेरै आमा हुँदी हौ पनि भनेकी थिए तर अहिले यस्तो बोक्सीको आरोप र कान्छा मेरै स्वास्नी लागेर मर्यो भन्दा केही त बोल्नुपर्ने थियो साँच्चै भन्ने हो भने त्यस ताका त ऊ सबैकी प्रिय थिए सबैले माया गर्थे पधेरामा पानी लिन जाँदा पनि दिदी तिमीलाई घरमा काम होला छिटो पानी थापेर जाऊ भने पालोमा राख्दैनथे तर अचेल अचानक किन हाम्रा छिमेकीहरूको मन बदलिएको छ किन राम्ररी गहिराईसम्म गएर सत्य तथ्य कुरा बुझ्न चाहँदैनन् जसरी म रातभरि मनमा विभिन्न कुरा खेलाएर छटपटिएको छु यही कोठाको छेउमा छोरालाई काखी च्यापेर सुतेकी मेरी जहान पनि छटपटिएकी छे रात जली नै रह्यो तर मेरो दियो जली नै रह्यो रातभरि दियो जलाई रहे कहिले यता फर्किन्छे त कहिले उता उसमा पनि मभन्दा बढी वेदना हुनुपर्छ बेला बखत रेडियोबाट उसले पनि सुनेकी छे गाउँलेहरूले अझै गाउँका ठालु भन्नेहरूले पनि बोक्सीको आरोपमा महिलामाथि कति ठूलो अन्याय गरेका छन् मुखमा दिशा पिसाब मात्रै होइन मार्ने जस्ता काम पनि गरेका छन् नगरेको नबिराएको यो अपराध हाम्रै टाउकोमा किन पर्न आयो कसरी जोगिने हो विगत तीन दिनदेखि यस्तै छटपटीमा जिउनु परिरहेको छ पवनले तुफानको आडमा मेरो निराशाले आँसु बहाइरह्यो तरासको हाँसो महासी रहे रातभरि दियो जलाई रहे यस्ता कुरीतिका कुरा रोक्नुपर्छ भनेर यो गाउँमा को भगवानको रूपमा आउने हो मेरो परिवार मात्र होइन सम्पूर्ण समाजलाई बुझाइदिने हो यस्तै तर्कना गर्दा गर्दै बिहान भए जस्तो लाग्छ कता कता कुखुरा बासे जस्तो लाग्छ बिस्तारै उज्यालो मात्र छेक्न सक्ने धेरै ठाउँमा टालेको पर्दा पन्छाउँछु जाडोको बिहान बाहिर हुस्सु छ सँगैको रुखपात पनि देखिँदैन तर पनि बिहान भए जस्तो ठानेर म बिस्तारै उठ्छु र बाहिर निस्कन मात्र खोजेको हुन्छु आँगनमा रहेको कुखुरा बाँच्न थाल्छ र पीडामाथि झन् पीडा बढ्दै जान्न थालेको छ एक प्रकारले सिङ्गे शरीर थर थर काँपिरहेको छ साहसै देखा परेको छैन आफूले आफैले सम्हाल्न सकिरहेको छैन गाउँ गाउँ घर घरमा यस्ता वेदना कति हुने होलान् यसरी कति दिन कतिले जिउँदै मरे तुल्य हुनुपर्ने हो मरे तुल्य हुनुपर्ने हो मन त सुन्दर हुन्छ धरती गगनसारा मनभित्रै छ कल कल छल छल शीतल गङ्गा धारा मन सुन्दरता सुन्दर हुन्छ धरती गगनसारा सुन्दै हुनुहुन्थ्यो निरोध राज पाण्डेको लेखन तथा प्रस्तुति एउटा कथा जिन्दगीको आजको कार्यक्रममा प्रयोग भएका सबै गीतका गीतकार संगीतकार तथा गायक थिए अम्बर गुरुङ आगामी साता नवराज लम्सालको गीति कथा सुनाउनेछौ आजको लागि सुमन खरेलको नमस्कार मन सुन्दर हुन्छ हेर्ने सारा को हुन् नजी को तारा सबै प्यारा प्यारा